नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम बिहानमा एक सय दुई थुप्रो चार मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू रिघामा हिरक महोत्सवको आयवेश सार्वजनिक महोत्सवमा साढे दुई करोड रकम सङ्कलन दसैँमा लाको दुर्गा मन्दिरमा सामान्य पूजा मात्र हुने मङ्सिर नौ गतेबाट कक्षा बाह्रको परीक्षा हुने स्वास्थ्य कार्यालय बागलुङका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि र चाडबाडको मुखमा शिक्षका सहजीकरणमा तल्लिन तमान गाउँपालिका पहिरोमा परि मृत्यु भएका पुनको परिवारले एनआइसीद्वारा मृत्यु दावी बिमा रकम हस्तान्तरण ओ दाई दाई दुली त भागिनी हेलो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 नगरपालिका कोडा नम्बर एघार प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी भएकोले विशिक्षाले पनि समय सान्दर्भिक बनाउँदै लैजान प्रविधि युक्त बनाउनु पर्ने बताउनु भयो उहाँले कोरोना कहरका बीच वैकल्पिक शिक्षाको रूपमा अनलाइन तथा दूर शिक्षाका कक्षाहरू सञ्चालन भएको अवस्थामा विद्यालयहरूले अन्य विद्यालयले सञ्चालन गरी प्रभावकारी भएको वैकल्पिक शिक्षाले आत्मसात गर्न समेत सुझाउनु भयो उहाँले कलकत्ता नगरपालिकाका सबै विद्यालय विद्यालयले प्रविधियुक्त बनाउन र नगरपालिकाले बालमैत्री बनाउन सङ्घीय सरकारबाट एक करोड र प्रदेश सरकारबाट पाँच पचास लाख सहयोग प्राप्त भएको बताउँदै गलकुतका सबै विद्यालय तहबाट उक्त योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रम आर्थिक समितिका संयोजक धनबहादुर श्रेष्ठले हिरक महोत्सवको अवसरमा दुई करोड बाहन्न लाख चौध हजार तिन दुई सय एक एकचालिस रुपियाँ बोल रकम सङ्कलन भएको एक करोड चालिस लाख चौन्न हजार सात सय एकाउन्न नगद प्राप्त भएको जानकारी दिनुभयो सिरिजले एक करोड एघार लाख उन्साठी हजार चार सय नब्बे रुपियाँ उठ्न बाँकी रहेको बताउँदै हिरक महोत्सव अवधिभर चौन्न लाख चौरासी हजार आठ सय उन्चालिस रुपियाँ खर्च भएको बताउनुभयो उहाँले विद्यालयको बैङ्क खातामा पचासी लाख उनासाठी हजार नौ सय बाह्र रुपियाँ बजेट रहेको बताउनुभयो सो अवसरमा आर्थिक समितिका सदस्य आशा राणाले विद्यालयले आयोजना गरेको हिरक महोत्सवमा स्वदेश तथा विदेशबाट प्राप्त भएको सहयोग रकम तथा खर्चको विवरण सार्वजनिक गर्नुभएको थियो कार्यक्रममा आम्दानी खर्चबारे पत्रकार तथा स्थानीयको जिज्ञासामा जिज्ञासाको जवाफ आर्थिक समिति सचिव दाम बहादुर श्रेष्ठले गर्नुभएको दि दिनुभएको थियो कार्यक्रमको अवसरमा गलकुट नगरपालिका वडा नम्बर एघारका वडा अध्यक्ष दम्बार बहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रममा हिरक महोत्सवमा मेष लगायत आन्तरिक व्यवस्थापनमा सहयोग गर्ने पञ्चौली आमा समूह कितेनी आमा समूह लाम्चे आमा समूह गब्देघात आमा समूह साबिक रिगा गाविस वडा नम्बर चारको आमा समूह र धर्म धर्मपोखरी युवा क्लबले पाँच हजारका दरले तिस हजार प्रदान गरिएको थियो विद्यालयको हिरक महोत्सवको आमदानी खर्च सार्वजनिक नभएको भन्ने जनगुनासो जनगुनासोबारे विद्यालयका अध्यापक तुलबहादुर श्रेष्ठले हिरक महोत्सव सम्पन्न भए लगत्तै कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा तत्कालै सार्वजनिक गर्न नसकेको बताउनुभयो उहाँले पटक पटक आयवे सार्वजनिक गर्ने मिति तय गरे पनि कोरोनाको कारण सिर्जित अवस्थाले औपचारिक कार्यक्रम सञ्चालनमा समस्या भएको विद्यालय समेत बन्द भएकोले केही समय ढिला भएको बताउनुभयो उहाँले समुदायको चासोको कारण सामाजिक दूरी कायम गरी आमदानी खर्च सार्वजनिक गरिएको बताउँदै विद्यालयले महोत्सव अनुभव सञ्चालन अगावै तयार तय गरेका एजेन्डाहरू विद्यालयले प्रविधि युक्त बनाउने गुणस्तरीय शिक्षाको लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने तथा भौतिक संरचनाको निर्माण गर्ने जस्ता विषयले तीव्रता दिएको भन्दै प्रतिबद्धता समेत व्यक्त गर्नुभयो सो अवसरमा विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आउनुभएका शिक्षक चक्रमणि खरेल यमुना खरेल र देव विकाले विदाय गरिएको थियो विदाय हुनुभएका शिक्षक चक्रपाणी खरेल यमुना खरेल र देव विकाले विदाय मन्तव्य राख्नु भएको थियो कार्यक्रम रत्नलक्ष्मी माध्यमिक विद्यालयका विद्यालय रेघाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर पुनको अध्यक्षता अध्यापक तुलबहादुर पुनको स्वागत तथा शिक्षक नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो बडा दशैंमा भक्तजनको भिड लाग्ने ताराखोला गाउँपालिका वार्ड नम्बर पाँच करिमेला स्थित दुर्गा मन्दिर यस वर्ष सुनसान छ कोरोना भाइरस कोभिड उन्नाइसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान बनेको हो प्रशासनको आदेशलाई मध्यनजर गरेर परम्परागत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 थियो स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्ने बोर्डका सदस्य सचिव दुर्गप्रसाद प्रसाद अर्यालले जानकारी दिनुभयो शनिबार पनि परीक्षा सञ्चालन गरेर मङ्सिर सोह्र गते परीक्षा सकिनेछ स्वास्थ्य कार्यालय बागलुङका एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा स्वास्थ्य कार्यालय बागलुङका छयालिस वर्षीय एकजना पुरुषलाई पुरुष कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन देवप्रसाद घिमिरेले बताउनुभयो संक्रमित कर्मचारीलाई कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले बताउनुभयो उहाँ होम आइसोलेसनमा रहेको घिमिरेले बताउनुभयो बागलुङमा संक्रमितको संख्या छ सय अठाइस पुगेको छ सङ्क्रमितहरूमध्ये चार सय छब्बिसजना निको भई घर फर्किएका छन् भने चारजनाको मृत्यु भएको छ सरकारले वैकल्पिक विधिले पठन पाठनको मूलधारका रूपमा स्वीकृति दिएको तथा निर्धारित समयमा पठन पाठन पूरा गरी शैक्षिक सत्र समेत सदुपयोग गर्नुपर्ने भएकाले चतपर्वको विद्या छोत्याएर विद्यार्थी सिकाइ सहजीकरण निरन्तर अघि बढाउने तमानखोला गाउँपालिकाले योजना बनाएको छ दसैँको अवसरमा यसपटक कार्तिकको छदेखि बाह्र गतेसम्म सब मात्र विद्यार्थीले विदा दिने र अरू बेला नियमित सिकाइ सहजीकरण सञ्चालन गर्ने निर्णय गरेको तमानखोला गाउँपालिकाका शिक्षा अधिकृत पूरण घर विद्यार्थीले बताउनु भयो यस पटक पर्वको मुखैमा पनि विद्यार्थीको सिकाइ सहजीकरण प्रक्रिया नियमित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ कोरोनाका कारण हाम्रो शैक्षिक सत्र नै अस्तव्यस्त बन्यो शिक्षा मन्त्रालयले शैक्षिक सत्र खेर जान नदिने भनेपछि चाडबाडको नजिकमा पनि सिकाइ सहजीकरणमा जोड दिएका हौ उहाँले भन्नुभयो विद्यार्थीले धेरै भन्दा धेरै सिकाइमा समर्पित गराउन उनीहरूले विदा कम दिने नै आफूहरूको नीति रहेको कुरा उल्लेख गर्दै गर्दीले निर्धारित समयमा शिक्षकहरूले पाठ्यक्रममा पाठ्यक्रमका सबै विषयवस्तु पूरा गर्न गाह्रो देखिएकाले यस्तो गर्नु परेको बताउनुभयो शिक्षा मन्त्रालयले हालै जारी गरेको समायोजित विषयवस्तु अनुसार पाठ्यक्रमका केही विषय अझ छोट्याउनु पर्ने उहाँको भनाइ छ मङ्सिरमा पहिलो सत्रको परीक्षा लिने तयार गाउँपालिकाले गरेको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा एघारमा नयाँ पाठ्यक्रम अनुसार अध्यापन कार्य अगाडि बढाउन निर्देशन दिएसँगै तमानखोला गाउँपालिकाभित्र कक्षा एघार र बाह्र सञ्चालित विद्यालयलाई पनि कक्षा कक्षा एघारको स्वीकृत नयाँ पाठ्यक्रम अनुसार मात्र विद्यार्थी भर्ना गराउन र विद्यार्थीको मूल्याङ्कन पनि सोही अनुसार गर्ने निर्देशन गरेको उहाँले जानकारी दिनुभयो तमानखोला गाउँपालिकाले पालिकाभित्रको शैक्षिक संस्थाको भौतिक तथा शैक्षिक सुधारका लागि ठूलो रकम विनियोजन गरेको छ गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर भौतिक र शिक्षा सुधारका लागि बजेट विनियोजन गरेको गरेको छ गाउँपालिका अध्यक्ष जोगलाल बुढाले भन्नुभयो शिक्षामा गरेको लगानीले गाउँपालिकाको दीर्घकालीन विकासमा योगदान पुर्याउने भन्ने विश्वास रहेको छ एलआइसी नेपाल बागलुङ शाखाबाट पहिरोमा पुरेर मृत्यु भएका मजदुरको परिवारलाई मृत्युदायी भुक्तानीको चेक हस्तान्तरण गरिएको छ गत श्रावण नौ गते शनिबार बागलुङ नगरपालिका वार्ड नम्बर एक निरयघाट नजिक गएको पहिरोमा पुरेर बेपत्ता भएका माछापुछ्री गाउँपालिका वार्ड नम्बर पाँच घर भई हाल बागलुङ नगरपालिका वार्ड नम्बर चार उपल्ला चौर बस्ने नेत्रबहादुर पुन निर्मलको परिवारलाई एलआइसी नेपालले तेह्र लाख पाँच सय बिस रुपियाँको चेक एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो निर्मलको परिवारले पैसा पाउँदैन रे एलआइसीले पैसा दिँदैन रे भन्ने एलआइसी विरुद्ध चलेका हल्ला अफवाहहरूलाई निश्चित पार्दै हामीले हाम्रो धर्म निभाएका छौँ पहिरो बेप पहिरोमा बेपत्ता नेत्रबहादुर पुनको हालसम्म पनि लास नभेटिएको हुनाले केही कानुनी प्रक्रियाहरू पुरा गर्नुपर्ने भएको हुँदा केही समय लागेको एलआइसी नेपालले जनाएको छ मृतक पुनले एलआइसी नेपालमा जीवन आनन्द बिमा पोलिसी रु छ लाख दस हजारको खरिद गरी दुई वर्षको रु चौरानब्बे हजार दुई सय चार रुपियाँ मात्र बुझाउनु भएको थियो नियमअनुसार पुनको धर्मपत्नी कल्पना थापा मगर पुनले जम्मा गरेको बिमा रकम तथा दुर्घटना लाभ रकम गरी तेह्र लाख पाँच सय बिसको चेक एलआइसी नेपाल नेपालका शाखा प्रमुख शम्भु सिलवाल र सिनियर अभिकर्ता रामकाजी भण्डारीबाट मृतकका परिवारजन पत्रकार तथा अन्य महानुभावहरूको उपस्थितिमा हस्तान्तरण गरिएको थियो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक रिगामा हिरक महोत्सवको आयव्यय सार्वजनिक महोत्सवमा साढे दुई करोड रकम सङ्कलन दसैँमा करी मेलाका दुर्गा मन्दिरमा सामान्य पूजा मात्र हुने मङ्सिर नौ